ला ला हो हो हो जस्तै उड उडु बादल सँगै खेलु खेलु खोली सँग गीत गाउँ फुल सँग प्रितना रमाइलो छ मौसम रमाइलो छ ठाउँ रमाइलो छ मौसम रमाइलो छ ठाउँ यस्तो लाग्यो एउटा सुन्दर गराली लाहा लाहा झुलेका छन् हेर खेती बाली हाँस्दै खेल्दै दौडु जस्तो सुन्दर गराली लाहा लाहा झुलेका छन् कुन्नी यो गोरेटो बाटो कहाँ पुग्छ होला कुन्नी यो गोरेटो बाटो आफ्नै जस्तो लाग्न थाल्यो यहाँको धुलो माटो पन्छी जस्तै उडु उडु घिन घिन घिन घिनघिनाघिन तान गिन घिनाघिन तान तान घिनाघिन तान घिनघिनाघिन तान घिनघिनाघिन तान मोहनी लाग्ला है गाउँलेको बोलीले डाँडा काँडा छहराको गीतले अल्झेर बगरा फुलेर किनारा बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले राम्रा राम्रा मान्छे कति तार छैन चिनेको सोधु सोधु लाग्यो